छ यी माओवादीले मधेसी जनजाति पिछडिएका वर्ग दलित एवं महिलाको माग सम्बोधन गर्ने संविधान बनाउने भन्दै उहाँले जनताले आफ्नो पार्टीलाई दुई तिहाई बहुमतले विजयी गराउने बताउनु भएको छ आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले निर्वाचनमा संघीयता पक्षधरबीच आफ्नो पार्टीको सहकारी हुने समेत जानकारी दिनुभएको छ उहाँले मङ्सिरको पहिलो हप्तामा निर्वाचन जसरी भए पनि हुने बताउनु भएको छ मुख्य राजनीतिक दल आम जनता र सरकार निर्वाचनका लागि गम्भीर भएकाले सरकारले केही दिनभित्र निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनु भएको छ कुनै एक पार्टीले नचाहँदैमा निर्वाचन नरोकिने भन्दै प्रचण्डले आगामी संविधान सभा निर्वाचनमा वैद्य समूहले भाग लिने विश्वास व्यक्त गर्नुभएको छ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा अझै राज संस्थाको आवश्यकता रहेको दावी गर्नुभएको छ ताप्लेजुङमा आज बिहान पत्रकारसितको कुराकानीमा थापाले आफ्नो पार्टी राप्रपा नेपाल कालदेखि नै संवैधानिक राज संस्था र बहुदलीय प्रजातन्त्रको पक्षमा रहेको भन्दै अहिलेसम्म पनि आफ्नो सिद्धान्तमा विचलन नआएको बताउनु भएको छ उहाँले अरू पार्टीलाई पनि आफ्नो सिद्धान्तमा रहन आग्रह गर्नु भएको छ अध्यक्ष थापाले आगामी चुनावपछि राप्रपा नेपाल देशको सबैभन्दा ठूलो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित हुने समेत दावी गर्नुभएको छ खास प्रमुख भनिने माओवादी कंग्रेस एमाले र मधेसवादी दलहरू असफल भएकोले उनीहरू नागरिकको चाहना अनुसार प्रजातन्त्रलाई संस्थागत गर्न नसके गरिएको बताउनु भएको छ विजय कुमार गच्छेदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका डाक्टर तिलक राहुल नेपाली कंग्रेसमा प्रवेश गर्नु भएको छ दुई सालको संविधान सभाको निर्वाचन हुनु अघि नै कंग्रेस छोडेर उपेन्द्र यादव नेतृत्वको फोरम नेपालमा प्रवेश गरेका प्रवेश गरेका राहुल अन्तत पुरानै पार्टीमा फर्कनु भएको हो राहुललाई सभापति सुशील कोइरालाले आज आफ्नै निवास महाराजगंजमा एक कार्यक्रमका बीच अविरल लगाएर पार्टी प्रवेश गराउनु भएको हो पार्टी प्रवेशपछि राहुलले आफू नेपाली कङ्ग्रेसभन्दा कहिल्यै टाढा नरहेको र परिस्थिति रहँदा पनि कंग्रेसको अहित भने नगरेको बताउनु भएको छ उहाँले आफू कुनै शर्त राखेर पार्टी प्रवेश नगरेको तर पार्टीमा आफ्नो सम्मानजनक अवस्था हुनुपर्ने बताउनु भएको छ यसअघि सभापति कोइरालाले पार्टीको विभाग गठन गर्दा पार्टी प्रवेश नगर्दै राहुललाई वित्तीय संस्था सम्बन्धी विभागमा मनोनित गर्नु भएको थियो राहुल पार्टी प्रवेश नगर्दै विभागमा नाम राखिएको भन्दै कंग्रेसकै केही नेताहरूले आपत्ति जनाएका थिए राहुल मधेसी जनाधिकार फोरम नेपाल फुटेपछि विजय कुमार गच्छेदार नेतृत्वमा क्रममा बनेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा केन्द्रीय सदस्य बन्नु भएको थियो राहुल यसअघि विकटित संविधान सभामा फोरम लोकतान्त्रिकबाट सभासद बन्नु समेत भएको थियो राहुलसहित फोरम लोकतान्त्रिककै नेता पूर्णबहादुर बुढा महिला विभागकी शारदा विष्ट किसान सङ्घका सहसचिव मुस्कान अली अन्सारी र युवा फोरमका टङ्क जोशी मुस्लिम फोरमका मुसिक दर्जी र विद्यार्थी फोरमका प्रवेश विष्ट लगायत पाँचजना नेता तथा कार्यकर्ता कङ्ग्रेसमा प्रवेश गरेका हुन् उनीहरू सबैलाई सभापति कोइरालाले टीका लगाएर प्रवेश गराउनु भएको हो सरकारले बिना मापदण्ड नबनाइकनै सुनचाँदी पसलको अनुगमनको विरोधमा चितवन लगायत देशभरको सुनचाँदी पसल अनिश्चितकालको लागि बन्द भएको छ नेपाल सुनचाँद व्यवसाय महासंघ रत्न आभूषण व्यवसायी महासंघको संयुक्त आह्वानमा देशव्यापी रूपमा सुनचाँदी पसल बन्द भएको हो राज्यको तर्फबाट निश्चित मापदण्ड नबनाइकनै अनुगमन भइरहेकोले त्यसको विरोधमा सुनचाँदी पसल बन्द गराइएको सुनचाँदी व्यवसाय महासंघ चितवनका अध्यक्ष विपेन्द्र रामदामले जानकारी दिनुभएको छ महासंघ अनुगमनको विरोधी होइन तर मापदण्ड बनाएर अनुगमन हुनुपर्ने माग रहेको उहाँले बताउनु भएको छ फेरि सुनचाँदी व्यवसायीहरूले आफ्नो सुनचाँदी पसलहरू बन्द गर्ने निर्णय गरेपछि शिवगराई मर्कामा पर्न सकिने अनुमान गरिएको छ यसअघि विभिन्न कारण देखाउँदै चितवनको सुनचाँदी पसल करिब एक साता बन्द भएको थियो अफगानिस्तानको राजधानी काबुलमा भएको एक आत्मघाती बम विस्फोटमा कम्तीमा पनि सोह्रजनाको ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् विद्रोहीहरूले सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारी घरसान चढेको गाडीलाई लक्षित गरी विस्फोट गराएको अधिकारीहरूले बताएका छन् घटनाको तालिबानले जिम्मा लिएको बीबीसीले जनाएको छ काबुलको सर्वोच्च अदालतदेखि दुई सय मिटरको दूरीमा अमेरिकी दूतावास छ काबुलमा पछिल्लो दुई महिनामा यो भएको हो भने दोस्रो ठूलो विस्फोट रहेको छ यसअघि सात चरमपन्थी संगठनले हवाई अड्डामा आक्रमण गरेका थिए तालिबानले